साह्रै गाह्रो हुन्छ त्यसपछि कसैले पैसा दियो भने पनि कपी कलम किन्ने मेलापात गरेर आफ्नो गुजारा चलाउने गरे अनि कपडाहरू कसैले दिन्छन् कि के गर्नुहुन्छ किन्नुहुन्छ किन्न त त्यति हामीसँग समस्या भएको कारणले किन्न त सकिँदैन कसैको मेलापात गरेर अनि भए पनि उनीहरूले दिएको अब सफा गरेर लगाउने अलिअलि अलिअलि जुटाएर अलिअलि कपडा किने तिज आउन थालिसक्यो धेरै कपडाहरू लगाउँछन् यो चाडपर्व तिज दसैँ जस्ता उसमा त्यति बेला कता कता मन खिन्न हुन्छ र हुन्छ हुन्छ अरूको परिवार सम्पन्न परिवार होला उनीहरूले राम्रो राम्रो लगाउँछन् होइन आफ्नो दुःख आर्थिक अवस्था साह्रै कमजोर भएको कारणले गर्दा अरूको जस्तो हामीले गर्न सकिँदैन आफ्नो आर्थिक अभावले गर्दा के लाग्छ कहिलेकाहीँ हुन्छ नि कोही त छ सात क्लास आठ नौ क्लास पढ्न बित्तिकै विवाह गरेर जान्छन् कतै विवाह भइदिएर राम्रो घर भइदिए पनि कमसेकम केही सुख पाउँथ्यो होला पढ्न पनि पाउँथ्यो होला जस्तो लाग्छ कि लाग्दैन कहिलेकाहीँ त्यो त बिहे गर्नेको चाहना त अहिले मेरो छैन म चाहन्छु कि मेलापात गरेर केही गरेर भए पनि पास पास गरेपछि आफ्नै खुट्टामा आफै उभिएर मात्र गर्ने चाहना छ आमाले तपाईँहरूलाई हुर्काउन त ठुलो भूमिका खेल्नु भएको नि केही नभए पनि हजुर कहाँ सानैदेखि काखामा हुर्काउनु भयो अर्काको मेलापातमा लगेर आधी पेट खाएर आधी पेट हामीले खुवाउनु भयो अहिले सानैदेखि मेलापातको अरूको खन्ती कोदालो गरेर यहाँसम्म पुर्याउनु भयो सुनिता अब जसरी पनि दुईवटा विषय लागेको छ तपाईँले ट्युसन पढ्नका लागि मैले सुने भर्खरै आफूलेसँग तङ्गासम्म जानका लागि पन्ध्र सय रुपियाँ माग्नु भएको रहेछ उहाँले पनि दिनुभएको छैन मामाहरू छरछिमेक अरू दिने मान्छेहरू कोही छैनन् है मामाहरू छरछिमेकमा कोही पनि छैनन् प्रायः जसो मामाहरूसँग माग्यो भने आमाले मेलापात गरेर राख्यो होला भन्छ तर राखेको भए पर माग्ने अवस्था त आउने थिएन होला सायद त्यही भन्नुहुन्छ आमाले मेला गरेर गर्छन् किन मागेको भन्नु जवाब दिनुहुन्छ यदि यदि मेला गरेर पुग्ने भए भएर हामीले मामाहरूसँग माग्ने थिएन होला सायद छरछिमेकहरूमा कसँग माग्ने थिएन होला आँखाबाट तपाईँ स्वाभिमानी लाग्यो तपाईँ जस्तै दुःख पाएका न बाउको आस न माओलीको आस त्यस्ताहरू बजारमा जाने विकृतिमा लाग्ने पनि गरेका छन् मैले तपाईँलाई देखेँ यस्तो तपाईँको सादा जीवन उच्च विचार रहेछ खुसी लाग्यो मलाई यस्तै स्वाभिमानी हुनु तपाईँ एसएलसी पास गरेको सुन्न पाऊ मैले एसएलसी पास भइसकेपछि क्याम्पस पढ्ने व्यवस्थापनका लागि पनि हामीले हाम्रा साथीहरूलाई सङ्घ संस्थाहरूलाई भनेर तपाईँलाई व्यवस्थापन गर्नेछौँ र अहिलेसम्म यो कुनामा तपाईँलाई कुनै तालिम कुनै सरकारी सुविधाहरू दिने कोसिस गरिएको रहन्छ मलाई दुःख लाग्यो हामी जस्तो माओलामा बसेर अर्काको कोटीको दालो खाएर बस्ने आमा बुवा तथा दिदीबहिनीहरूलाई म सरकारले या त कुनै पनि निकायहरूले उनीहरूले तालिम या त कुनै कुनै कुनै तालिम गर्ने व्यवस्था गरिदियोस् पढ्न सक्ने चाहने पढ्न सक्नेहरूले त पढे नसक्नेहरूलाईको लागि पनि कुनै तालिमको दिई तिनीहरूलाई आफ्नो आफ्नो रोजगारी त्यो तालिमबाट कुनै काम गरेर खान सक्ने क्षमता होस् आफ्नो गुजारा चलाउने क्षमता होस् भन्न चाहन्छु तिज दसैँ चाडपर्वमा त तपाईँले जसो तसो जुटाउनु भएको छ त्यसो भए अब जुटाउने अब के गरौँ अब घर त्यस्तै अब तिज आउँदा अब माइती बसिएछ तपाईँले त्यो माइतीमै बसेपछि तिजको त्यति खासै अर्थ पनि राख्दैन होला सधैँ अब बसी यहीँ बसिराखेपछि त्यति हुने रहन्छ कि ती आमाहरू त्यहाँ तिज आउँदा भएको नभएको घरबाट पोको ल्याउने चेली भइदिएको भए त मानमनिता हुन्थ्यो होला होइन त्यहीँ बसेपछि अब केही वास्तै हुन् तिज आएको नआएको वास्तै हुन्न Cadê? शान्तसँग पढ्ने कोठा पनि छैन त्यसो हजुर छैन शान्तसँग बसेर पढ्ने कोठा छैन किचनमै पकाउने अनि हेरी सफा गर्ने अनि त्यहीँ सुत्ने कुनै त्यस्तो छेड छ सम्झना तपाईँलाई जुन दिन तपाईँ स्कुल जान अड्किनु भयो साथमा पैसा थिएन न घरमा खाना थियो त्यस्तो छेड छ हजुर सर जब म सानो थिएँ सानो थिएँ तब अरूको मेलापात जान सक्ने क्षमता थिएन स्कुल जान सबै साथीहरू जान्थे त्यो देख्दा रहर लाग्थ्यो त्यसपछि घरमा पैसा थिएन खाना पनि थिएन मम्मी उनीहरूको मेलापात गर्न जानुभएको थियो मेलापात गरेर हामीलाई हुन्थ्यो निकाल्नुभयो श्रोता विशेष गरी चेलीहरू तपाईँ प्रशस्त सम्पत्तिवाला कि छोरी हुनुहुन्छ भने पनि एकचोटि मनन गर्नुहोस् यस्ता चाडपर्वमा महँगा महँगा गहना कपडा नभई नहुने घर परिवारलाई सताउने मलाई त्यो नभई नहुन्न भनेर चाहिँ भन्ने खालको एउटा ढिपी गर्ने र प्रदर्शन गर्ने गहना कपडाको त्यो चाहिँ नगर्नुहोस् यी चेलीको कथा सुनिहाल्नु भयो उनकी आमा गत पच्चिस तिस वर्षदेखि श्रीमानको पर्खाइमा बसिरहनु भएको छ उहाँ आफै पनि सात आठ वर्षको उमेरदेखि अर्केको गोठालाई गरेर हुर्किनु भयो त्यसपछि विवाह गर्नुभयो विवाह गरेर श्रीमानले धोका दिए त्यसपछि दुईटा सन्तान जन्मे ती सन्तानलाई यसरी माइतीमा बसेर हुर्काउनु भयो उहाँको आफ्नो जमिन भन्ने केही छैन सहारा पनि केही छैन र उनकी छोरी जसले कति दुःख गरेर यहाँसम्म पढिन् यिनको जीवन कथाबाट तपाईँहरूले साहस गर्नुहोस् यस्तै खालको अनुसरण गर्नुहोस् र पढेर माथि बढ्नुहोस् ताकि सात आठ क्लास पढ्दैमा कसैसँग प्रेम गर्ने विवाह गर्ने नगर्नुहोस् यिनको उच्च विचारलाई म साधुवाद भन्छु सुनिता के भन्न चाहनुहुन्छ के भन्न चाहन्छु भने जो पनि होस् पढ्नु पढ्न सक्ने मान पढ्न सक्ने साथीहरू बहिनीहरू दिदीहरू उहाँ बा दायाँ बायाँ नलागेर दिएर केही गर्नुहोस् केही गर्ने क्षमता होस् र आफ्नै कोटामा आफै उभिएर बाहिरी कुरामा ध्यान दिँदा पनि राम्रो हुन्छ जस्तो लाग्छ किनकि म जस्तो दुःखीहरूलाई त दुःख भयो अरू दिदीबहिनीहरूलाई सुख भएका दिदीबहिनीहरूलाई दायाँ बायाँ नलागेर दायाँ बायाँ ध्यान नदिएर आफ्नो पढाइतिर ध्यान दिएर केही अगाडि बढ्न भन्न चाहन्छु सागरमा पानी छैन सुर सूर्यमा तापा सागरमा पानी छैन सूर्यमा तापा नारीहरू आफ्नो शक्ति बुझ्नतिर लाग युगौँदेखि गरेका छन् महिलाले त्याग युगौँदेखि गरेका छन् महिलाले त्याग जगत अब डगमगायो नारीहरू जाग नारीहरू जाग सादा जीवन उच्च विचार सुनिताको जीवन कथालाई अनुसरण गर्नुहोस् र अगाडि बढ्नुहोस् अरूलाई देखाउनका लागि गहना कपडा नलगाउनुहोस् आफू कहाँ जे छ त्यहीमा चित्त बुझाएर बस्नुहोस् त्यस्तो गरियो भने मात्र सही बाटो सही विचारमा हिँड्न सकिन्छ हाराहारीको जीवन जिउन सकिन्छ भन्दै र यो हर्दिनेटा गाविस वडा नम्बर तिन स्थित माइतीमा बस्नुभएकी यी माया नेपालीको परिवारलाई एउटा बास व्यवस्थापनका लागि यहाँका राजनीतिक दलका प्रमुख प्रतिनिधि अन्य सरोकारवाला निकायले यिनीहरूलाई बास व्यवस्थापनको गर्नलाई कोसिस गरून् र यिनीहरूको जीवन कथा सुन्ने विशेष गरी यी सुनितालाई उच्च शिक्षा हासिल गर्ने जुन सुनिताको जुन इच्छा छ त्यसलाई सघाउ पुर्याउनका लागि जो जसले सुन्नु भएको छ उनलाई सहयोग गर्नेतर्फ ध्यान जाओस् भन्दै म उहाँहरूसँगको यो स्थलगत कुराकानी यही भिट मार्न चाहन्छु हुन्छ है सुनिता सहयोग आयो भने म खबर गर्नेछु तपाईँको सम्पर्क नम्बर छ भो तपाईँको नम्बर नदिनुहोस् तपाईँलाई फेरि कसैले पैता उटुङ्गिया हुन्छ तपाईँलाई सतोलन फोन गरेर बरु मैले यहाँ किन्ने त छैन आफ्नै फोन गर्ने आफ्नै आफूले फोन गरेर लिएर हिँड्ने फोन चलाउने रहर छैन हजुर छैन म चाहन्छु चाहन्छु अरू साथीहरूले चलाए तापनि म त्यो चाहन्न किन आफ्नो क्षमता अनुसार आफ्नो ठुलोमा भएर आफै कमाउने भएपछि चाहन्छु आज एसएलसी दिइसकेको मान्छे मोबाइल खेलाउने चाहना छैन आज असी वर्ष वृद्ध वृद्धहरूले मोबाइल चलाउने बेलामा तपाईँलाई त्यो त मोबाइल चलाउने चाहना त हुन्छ त्यो आफ्नो घरको घरको आर्थिक अवस्थाको कारणले गर्दा म चाहन्न क्षमताले गर्दा सहन्न किनकि आफ्नो घरको समस्या छ उसले चलायो अर्को देखेर लाग्छ मन लाएर के गर्नु सुनिता आफै चलाउनु म तिम्रो दाजुको हैसियतले तिमीलाई मोबाइल चलाउने तिम्रो रहर छ भने मैले त्यो रहर पुरा गरिदिन सक्छु है भन्दा पनि बढी मलाई आफ्नो पढाइतिर ध्यान दिन राम्रो हुन्छ पढाइको लागि आर्थिक अवस्था जुटाउँदाखेरि राम्रो लाग्छ मलाई मोबाइल भन्दा पनि मेरो लागि पढाइको ठुलो कुरा हो मलाई पढाइको लागि आर्थिक अवस्था कमजोर भएकोले गर्दा मलाई मोबाइल भन्दा पनि पढाइतिर केही भइदियो हुन्छ सुनिता तिमीलाई साधुवाद तिमीलाई मोबाइलको होइन पढाइको आवश्यकता छ मोबाइलको भन्दा पढाइको आवश्यकता छ धन्यवाद तिम्रो पढ्ने इच्छा पुरा हुनेछ र तिम्रो यो कारुणिक जीवन कथा सुन्ने श्रोताले पक्कै पनि तिम्रो इच्छा पुरा गरिदिनु हुनेछ है सुनिता दिदी तपाईँको नम्बर दिनुहोस् गङ्गा देवी जी? हजुर मेरो मोबाइल नम्बर हो सन्तानब्बे चार सत्तरी छब्बिस पाँच सय एकाउन्न फेरि भनिदिनुहोस् सन्तानब्बे चार सत्तरी छब्बिस पाँच सय एकाउन्न हुन्छ आदरणीय श्रोता यी सुनिताको उच्च शिक्षा हासिल गर्ने जुन धोका छ त्यसलाई पुरा गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु म यहाँ के भन्न चाहन्छु भने कोही पनि दुःख पाएका चेलीहरूलाई यस्तै सहयोग गरिदिनु हुन उनीहरूलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु हुन्छ सुनिता हजुरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु हुन्छ सुनिता अहिले छुट्टी है त हुन्छ तेज आएको नआएको वास्तै हुन् अर्को घरबिन भएर मा मावली घरमा बसेर सबैले हेला गरेर आफ्नो नभएपछि यस्तै हुन्छ दिँदा पनि कति ठुलो हाँस हुन्छ मेला गरेर पुग्ने भए हामीले मामाहरूसँग माग्ने थिएन होला सुनिहाल्नु भयो श्रोता हर्दी नेटाकी ती चेली र उनकी छोरीले कस्तो तिज मनाउलान् आखिर घरमा जस्तो छ त्यस्तै तिज मनाउलान् यसर्थ तपाईँ पनि घरमा जस्तो छ त्यस्तै तिज मनाउनु होला तर घरमा प्रशस्तै सम्पत्ति छ भन्दैमा बढी भड्किलो तिज नमनाउनु होला औसत नेपालीको औकातलाई मध्यनजर गर्दै घर गहना कपडा लगाउनु होला आखिर घर गहना कपडा जस्तो भए पनि खुसीमा रमाउनु होला भन्ने शुभकामना टक्राउँदै आजलाई उजेलका खबरबाट बिदा माग्ने बेला भइसकेको छ विदा माग्नु पूर्व पत्रचारका लागि ठेगाना कार्यक्रम ओजेलका खबर सामुदायिक रेडियो स्काई रेडियो गुल्मी वा तपाईँ जुन रेडियोबाट ओजेलका खबर सुनिरहनु भएको छ त्यस रेडियो मार्फत पनि हामीलाई उचित सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुनेछ अवस्त यतिन्जेल ओजेलका खबर सुनेर साथ दिनुहुने तपाईँ श्रोता अनि प्रविधिमा साथ दिने साथी थम्मन परियारलाई विशेष धन्यवाद दिँदै म आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु नमस्ते